साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सम्बन्धी ऐनमा आइतबारसम्म सहमति जुटाउन मुख्य दलका शीर्ष नेताहरूसँग फेरि आग्रह गर्नुभएको छ आज बिहान आफ्नै निवास बालुवाटारमा उच्च स्तरीय राजनैतिक समितिमा रहेका मुख्य दलका शीर्ष नेताहरूसित उहाँले यस्तो आग्रह गर्नुभएको हो थ्रेस होल्ड उम्मेद्वारको योग्यता लगायतका विषयमा दलहरूबीचको अडान कायमै रहेकाले निर्वाचन सम्बन्धी ऐनमा सहमति जुट्न सकेको छैन एकीकृत नेकपा माओवादी र मधेसवादी मोर्चा थ्रेस होल्डको विपक्षमा छन् भने कङ्ग्रेस र एमाले थ्रेस होल्ड हुनुपर्ने बताउँदै आएका छन् समितिको शुक्रबार को बैठकमा यसबारे दुवै पक्ष लचिलो भएको भनिए पनि रेग्मीसित शनिबार भएको भेटमा फेरि दलहरू पुरानै अडानमा प्रस्तुत भएका थिए बैठकपछि मधेसी मोर्चाका नेता विजय कुमार गक्षदारले विवाद मिलाउन दलहरू शनिबार र आइतबार छलफलमा जुट्ने बताउनुभयो उहाँले दलहरूबीच सहमति नभएमा प्राविधिक विषयमा सरकार आफै निर्णय लिएर अगाडि बढ्ने बताउनुभयो नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले वर्तमान सरकार विघटन गरी देशभक्तहरूको नेतृत्वमा नयाँ सरकार गठन गरिनुपर्ने बताउनु भएको छ उहाँले अहिलेको सरकार विदेशीको चाहनामा बनेको बताउनुभयो नेपाल तमाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय युवा विभागले गरेको प्रथम राष्ट्रिय युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज धुलीखेलमा सम्बोधन गर्दै महासचिव थापाले आफूहरूको आन्दोलनले अहिलेको सरकारले घुँडा टेक्ने बताउनुभयो उहाँले अहिले स्वाधीनता गम्भीर संकटमा परेको बताउँदै त्यसको समाधान खोज्नु युवावर्ग अघि सर्नुपर्ने बताउनुभयो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र संस्थागत नगरे नयाँ पुस्ताका लागि गम्भीर अपराध हुने बताउनु भएको छ कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सञ्जाल international coordination of revolutionary parties and organisation आइकोरले साम्राज्यवादको विरोध लोकतन्त्रका पक्षमा गरेको गोष्ठीमा आज केसीले गणतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संविधानको निर्माण हुनुपर्नेमा जोड दिनुभयो अहिलेको प्रमुख कार्यभार संविधान सभाको चुनाव गणतन्त्र संस्थागत र संविधान निर्माण गर्नु रहेको उहाँले बताउनुभयो हामीले अहिले प्राप्त उपलब्धिहरू पुनः प्राप्त गर्न पचास वर्ष पछाडि फर्केर नयाँ किसिमले आन्दोलन गर्नुपर्नेछ केसीले भन्नुभयो त्यसो भएमा हामीले इतिहास र नयाँ पुस्ताका अगाडि गम्भीर अपराध गरेका हुनेछौँ केसीले साम्राज्यवाद विश्वव्यापी रूपमा समस्या बनेको र साम्राज्यवादकै कारण विश्वव्यापी आर्थिक मन्दी देखा परेको बताउनुभयो साम्राज्यवाद आज वास्तवमा विश्वव्यापी समस्या र खतरा भएको छ उहाँले भन्नुभयो भूमण्डीकरणको कारणले कम विकसित देशको सार्वभौमिकता र स्वतन्त्र अर्थतन्त्रको विकासमा पनि ठूलो खतरा पैदा भएको छ एकल महिलाको क्षेत्रमा विगत बाह्र वर्षदेखि काम गर्दै आइरहनु भएकी चितवनकी विष्णु माया पाण्डे एक अन्तर्राष्ट्रिय पुरस्कारको उम्मेद्वार हुनुभएको छ पाण्डे यही वर्ष थाइल्याण्डको राजधानी बेङ्ककमा घोषणा गरिने एनपिस अवार्डको उम्मेद्वार हुनुभएको हो सो अवार्डको पाण्डे उम्मेद्वार भएको आज एकल महिलासम्म चितवनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ नारायणगढ़मा पत्रकार सम्मेलन गर्दै सो अवार्डको उम्मेद्वार विष्णु माया पाण्डे हुनुभएको र उहाँलाई जिताउनको लागि जिताउनको पहल गर्नको लागि समूहले आग्रह गरेको छ पाण्डेलाई जिताउनको लागि एनपिस अवार्डको आधिकारिक वेबसाइट एनपिस dot com dot NP log on गरेर त्यहाँ निर्देशन गरिए बमोजिम भोट गर्न सकिने समूहले जानकारी गराएको छ अहिलेसम्म भोटको आधारमा पाण्डे अग्र स्थानमा रहे तापनि अरू प्रतिस्पर्धी पनि पाण्डेको नजिक रहेको समूहले दावी गरेको छ रु एक हजार अमेरिकन डलर राशिको पुरस्कार रहेको सो पुरस्कार विश्वमा शान्तिको क्षेत्रमा काम गर्ने महिला र पुरुषको लागि प्रत्येक वर्ष दिइने गरिन्छ छ समूहकी उपाध्यक्ष विष्णु खत्रीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष रमेश पौडेलले पाण्डेलाई जिताउनको लागि चितवनका सम्पूर्ण संचारकर्मीहरूले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ पाण्डे एकल महिला समूह मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष समेत हुनुहुन्छ बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र बुद्धि खगी दान स्मृति राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ पत्रकारितासँगै सामाजिक कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै बुद्धि दान स्मृति प्रतिष्ठान चितवनले स्थापना गरेको पुरस्कार राशिबाट मिश्र सम्मानित हुनुभएको हो कार्यक्रमका प्रमुख अतिथि चितवनको बेकट पहाडी गाविस सिद्धिको ओडारमा जीवन बिताई बिताउँदै आएका बन्दीपुरे चेपाङले रत्नगरमा आयोजित एक कार्यक्रमका बीच मिश्रलाई नगद पच्चिस हजार एक सय एघार रुपियाँको राशि रहेको पुरस्कारबाट सम्मान गर्नुभएको थियो मिश्रले पाउनुभएको सो पुरस्कारको राशि पुनः बन्दीपुरे चेपाङलाई नै हस्तान्तरण गरिएको छ कान्तिपुर दैनिकका चितवन संवाददाता विमल खतिवडाले बन्दीपुरे चेपाङको विषयमा समाचार लेखेपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सिद्धि पुगी चेपाङलाई सहयोग गर्नुभएको थियो सोही समाचार लेखिका खतेडाले मिश्रले पाउनुभएको सो पुरस्कार बन्दीपुरे चेपाङलाई हस्तान्तरण गर् साथै साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै चितवनका साहित्यकार प्रेम विनोद नन्दनलाई पनि बुद्धि खगिदान स्मृति राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ शिक्षकहरूले आफूहरूको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् उनीहरूले शिक्षाको ज्योति छैन शिक्षकहरूप्रति खेलवाड नगर्न समेत सरकार र राजनैतिक दलहरूसँग आग्रह गरेका छन् शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक युनियन चितवनको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा बोल्दै उनीहरूले आफूहरूको विभिन्न मागहरू अध्यादेश मार्फत राष्ट्रपति कहाँ पुगेर थन्किएको भन्दै तत्कालै पारित हुनुपर्नेमा जोड़ दिएका छन् विगतमा भएको विभिन्न आन्दोलनले केही शिक्षकहरूको समस्या समाधान भए पनि धेरै विषयहरू राज्यले समावेश गर्न नसकेको भनाई उनीहरूको छ पोसाक वितरणमा राज्यले विभेद गरेको भन्दै शिक्षकहरूले आक्रोश समेत पोखेका थिए युनियनमा सीमित दल निकट शिक्षकहरूको सहभागिता रहेको भन्दै प्याप्सन चितवनका अध्यक्ष बेलबहादुर गुरूङले प्याप्सन अन्तर्गतका शिक्षकहरूलाई समेत समावेश गर्न आग्रह गर्नुभयो विद्यालय सञ्चालकहरूले विद्यार्थीबाट विभिन्न वाहनामा चर्को रकम असुल्ने गरेको आरोप अभिभावकहरूले लगाएका छन् अनावश्यक शीर्षकमा विद्यालयले शुल्क असुल्ने गरेको भन्दै उनीहरूले यस्ता गतिविधि तत्काल रोक्न विद्यालय सञ्चालकहरूलाई आग्रह गरेका छन् नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय अध्यक्ष धर्मदत्त देवकोटाले विद्यालय र अस्पतालमा खेलवाड गर्न नहुने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो पटक पटक विभिन्न नाममा विद्यालय बन्द गराउने र पठन पाठन प्रभावित गर्ने काम भएको भन्दै अभिभावकहरूले चिन्ता प्रकट गरेका छन् पालो रिपोर्टको रत्नगर बाह्र बुढीकुला गाउँमा बस्ने लालबहादुर र कान्छीमाया मोक्तान अहिले छोराछोरी विहीन भएर बसिरहेका राखेका छन् मर्ने बेलामा छोराछोरीको सहारा पर्नेमा उनीहरूले कष्टकर जीवन बिताउन बाध्य भएका छन् कष्टकर जीवन बिताउँदै सहाराविहीन रहेका ती वृद्ध वृद्धाको समस्या समेटेर सहकर्मी सुजिता हमालले तयार पारेको एक रिपोर्ट सकिन्छ भनिन्छ आमा बाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गामुढा माथि यस्तै भइराखेको छ रत्ननगर बाह्र अमिल्यामा बस्ने लालबहादुर मोक्तान र श्रीमती कान्छीमाया मोक्तानलाई अस्सी वर्ष पुरा भएका मोक्तान दम्पति छोराछोरीको सहारामा बस्नुपर्ने बेला यस्तै कष्टकर जीवन बिताउनु परेको गुनासो गर्दैछन् रत्नगर बाह्र अमिल्याका लालबहादुर मोक्तान म चाहिँ एउटा छोरा भएको एउटा छोरा भएको छोड्यो बुहारीले छोड्यो सबैले छोड्यो बुढी बिचाङ भएर आउँछ खाना पिने कसैले दिने होइन आफू मागेर खाइरहेको छ यस्तो बिजले भएर बसेको छ बेसहारा जीवन झेलिरहेका मोक्तान दम्पति छोराछोरीबाट मात्र होइन राज्यबाट पनि पीडित बन्दै आएका छन् आफ्ना बुढाले वृत्ता भत्ता बुझी पनि श्रीमती कान्छी माया भने नागरिकता नहुँदा भत्ता नपाएको दुखेसो पोख्नुहुन्छ बालखैमा बिते बाउ आमा छैन मलाई नागरिकता पाउने कसैले बनाएको दिएन मलाई है कोही थिएन कसैले दिएन मलाई फेरि उठु भएर बसेँ म घरमा एकमुठी चामल नहुँदा बिहान बेलुका छाकटान नपाएका मोक्तान परिवारलाई पानी पर्दा घर बाहिर एक थोपा पानी नजाँदा ओतलाकेर बस्नुपर्ने बाध्यता पनि छ कहिले काहीँ कसैले सहयोग गरे खान पाउने नपाए भोके सुत्नुपर्ने बताउनुहुन्छ फेरि पनि लालबहादुर मोक्तान बेलुका हामीलाई छकटाटनलाई गाह्रै छ हजुर गाह्रै छ हामीलाई बडाबुढीलाई गाईले गाउँलेबाट लिएर खाइरहन्छ गाईले आफूले माया पनि खाइरहेछ कहिले भोकै सुत्नुपर्छ हजुर कहिले खानुपर्छ छाक डाँडालाई गाह्रो छ हजुर छाक डाँडालाई पनि मुस्किल हुन्छ हजुर सहयोग पाए मिठो मसिनो खाने आस मोक्तान दम्पतिमा छ दुःख बिसाउन झुपडी बाहिर निस्कन नसक्ने उनीहरू आफूहरूलाई सहयोगका लागि आग्रह गरेका छन् कमजोर हुँदै गयो सुन्न छोडेका लागि शरीर भयो हजुर केही हुँदैन उठ्न पनि सक्न छोडे कसले देला पानी रिपोर्टपछि बाँकी समाचार नेपाल वित्तीय कर्मचारी युनियन डिपोक्स लघुवित्त विकास बैंक लिमिटेडको अध्यक्षमा धर्मेन्द्र कुमार यादव निर्वाचित हुनुभएको छ बैंकको आज पूर्वी चितवनको वीरेन्द्रनगरमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले सर्वसम्मत यादवको अध्यक्षतामा सत्र सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णदेव यादव उपाध्यक्षमा अमरनाथ सेणाई महासचिवमा दीपक पराजुली सचिवमा हिरामणि सिलवाल कोषाध्यक्षमा विनोद शाह रौनियार चयन हुनुभएको छ त्यस्तै अधिवेशनले प्रकाश लामिछाने जगन्नाथ राम यादव नाम राम यादव अर्जुन प्रसाद सुवेदी संजय कुमार पासवान जितेन्द्र कुमार शाह इन्द्रनारायण यादव विक्रम जेसी भीष्मराज बर्तौला लेखराज सुवेदी निर्मल कुमार सिंह र ज्योति पौडेललाई सदस्यमा चयन गरेको छ निवर्तमान कार्यवाहक अध्यक्ष धर्मेन्द्र कुमार यादवको अध्यक्षतामा तथा नेपाल ट्रेड युनियन कंग्रेस स्वतन्त्र केन्द्रीय सदस्य भरद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो माडीको बगौडा स्थित मगै खोलामा डुबेर आज एक बालिकाको ज्यान गएको छ बिहान करिब आठ बजीतिर खोलामा नुहाउन गएको समयमा खोलामा डुबेर बगौडा एक खैरहनी बस्ने अन्दाजी आठ वर्षीय बालिका संगीता राणाभाटको मृत्यु भएको इलाका प्रहरीकारले माडीले जानकारी दिएको छ आज बिदाको समय पनि भएकाले खोलामा गएको र त्यस बखत खोलामा डुब्न पुगेको स्थानीयको भनाइ छ कैलालीको पथरियामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ दुर्घटनामा अन्य चारजना घाइते भएका छन् नेपालगंजबाट महेन्द्रनगर जाँदै गरेको ना छ चार आठ नम्बरको बसले अर्को बसलाई ओभरटेक गर्न खोज्दा आज बिहान दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ मृत्यु हुने मध्ये बसका सहचालक बर्दियाका प्रकाश खड्काको मात्र शनाखत भएको छ घाइतेहरूलाई उपचारको लागि नेपालगंज लगिएको प्रहरीले जनाएको छ नेकपा माओवादी निकटका मजदुर संगठनले आज नवलप्रासीका अधिकांश उद्योग कल कारखाना बन्द गराएका छन् सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक मान्य नहुने भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएका हुन् न्यूनतम पारिश्रमिक सिफारिस समितिले आठ हजार रुपियाँ मात्र मासिक तलब तोकेकाले उक्त रकम थोरै भएको भन्दै नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले उद्योग बन्द गराएको हो सबै क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम ज्याला मासिक पन्ध्र हजार रुपियाँ लगायत पच्चिस बजे माग राखेको क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलप्रासी संयोजक बहादुर खत्रीले जानकारी दिनुभयो रौतहट पिपरियाको ब्रह्मायणी नदी मन्दिरमा पूजा गर्ने विषयमा विवाद हुँदा गैर दलितको आक्रमणबाट दलित समुदायका चौबिसजना घाइते भएका छन् शुक्रबार राति गैर दलित समुदायले योजनाबद्ध रूपमा घरेलु हतियारले आक्रमण गर्नुको साथै घर तोडफोड गरेको र सम्पत्ति लुटेको पीड़ित पक्षको आरोप छ केही गाउँले टाठाबाटाको इसारामा चारवटा समूहमा आएका गैर दलितहरूले तीन दर्जन घरमा तोडफोड गरेको स्थानीय सत्यनारायण रामले बताउनुभयो मन्दिरमा पूजा गर्ने विषयमा एक महिनादेखि बढ्दै गएको विवादको कारण गैर दलित समुदायले आक्रमण गरेको उनीहरूले बताएका छन् घाइतेको जिल्ला अस्पताल र गरूडाको क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्य गौले जनाएको छ वैशाख अठाइस गते पिपरिया नौका उमेश रामको विवाहको क्रममा मन्दिर पूजा गर्न जाँदा गैर दलितले मन्दिरमा प्रवेशमा रोक लगाउँदै पूजा गर्न गएका माथि अभद्र व्यवहार गरेपछि विवाद बढेको थियो गैर दलित समुदायले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 भर्ना गरेको राष्ट्रपति ज्याकुब जुमाले जानकारी दिनुभयो उहाँको अवस्था गम्भीर तर स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ चौरानब्बे वर्षीय मण्डेला लामो समयदेखि अस्वस्थ हुनुहुन्छ दुई वर्षको अवधिमा उहाँलाई अस्पताल भर्ना गरेको यो पाँचौँ पटक हो पछिल्लो पटक गत अप्रिलमा निमोनिया भएपछि उहाँलाई दस दिन अस्पतालमा राखिएको थियो दक्षिण अफ्रिकाका पिताका रूपमा चिनिने मण्डेला सन् उन्नाइस सय चौरानब्बेदेखि उन्नाइस सय उनान्सयसम्म राष्ट्रपति बन्नुभएको थियो काला जातिको मुक्ति आन्दोलनमा मण्डेलाले सत्ताइस वर्ष जेल जीवन बिताउनु भएको थियो पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकाले ड्रोन आक्रमण गरेको पाकिस्तानी अधिकारीहरूले दावी गरेका छन् आफ्नो चेतावनीलाई व्यवस्था गर्दै अमेरिकाले पुनः ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी बजरिस्तान स्थित कबाइली इलाकाको एक परिसरलाई निशाना बनाउँदै अमेरिकाले दुई मिसाइल खसालेको बीबीसीले उल्लेख गरेको छ आक्रमणमा परि सातजनाको मृत्यु भएको जनाइएको छ नवाज शरीफले प्रधानमन्त्रीको पद सम्हालेपछि ड्रोन आक्रमण तत्काल रोक्न माग गरेका थिए तर उनको त्यो अपीललाई व्यवस्था गर्दै अमेरिकाले फेरि ड्रोन आक्रमण गरेको हो पछिल्लो महिना मात्रै अमेरिकी राष्ट्रपति बारक ओबामाले चरमपन्थी विरूद्धको कार्यवाहीलाई सशक्त तरिकाले अघि बढाउने घोषणा गरेकाले पनि ड्रोन आक्रमण नरोकिने संकेत देखिएको छ खेल समाचार champions trophy ICC champions trophy cricket प्रतियोगितामा अहिले इङ्ल्यान्ड र अस्ट्रेलिया बीच प्रतिस्पर्धा भइराखेको छ टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले सत्ताइस दशमलव एक ओभर खेल्दै एक विकेटको क्षतिमा एक सय बाइस रन जोडेको छ इङ्ल्यान्डका लागि अहिले इयान बेल चौसठी तथा जोनाथन थ्रोट एक्काइस रन बनाएर क्रिजमा रहेका छन् इङ्ल्यान्डका एलिस्टर कुक तीस रन बनाएर पेब्लेन फर्किए भने अस्ट्रेलियाका लागि सेन वाटसनले एक विकेट हात पारेका छन् र रूपन्देहीको भैरवमा भएको चौथो राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि रूपन्देही बहिरा क्रिकेट संघले जितेको छ स्थानीय सिद्धार्थ रंगशालामा भएको खेलमा काठमाडौँ बहिरा क्रिकेट संघलाई दुई विकेटले हराउँदै रूपन्देहीले सहित पन्ध्र हजार रूपियाँ हात पारेको हो उपविजेता काठमाडौँले दस हजार रूपियाँ पायो पहिले ब्याटिङ गरेको काठमाडौँले बीस ओभरको खेलमा अठार ओभर तीन बलमा सबै विकेट गुमाई उनासाठी रन मात्र जोड्यो उसका लागि रेन्जिङ लामाले चौध र विजय साउदले नौ रन बनाए रूपन्देहीका मदन पौडेलले तीन केशव नेउपानेले दुई तथा जयनन्द्र तिवारी सन्तोष पौडेल र ज्ञान सुवेदीले समान एक एक विकेट लिए साठी रनको लक्ष्य पछ्याएको रूपन्देहीले बाह्र ओभर एक बलमा आठ विकेट गुमाउँदै लक्ष्य भेटायो रूपन्देहीका होमबहादुर केसीले सर्वाधिक सत्र र केशव नेउपानेले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 छपन्न पाँच एकसठी छ सय सैतिस बाबा म एसएलसी पास भएपछि मलाई ल्यापटप किनिदिन्छु भन्नुभएको होइन खोइ त किनिदिन्छु भनेको त हो तर राम्रो विश्वासिलो अनि भरपर्दो र नठग्ने ठाउँ पनि हुनु पर्यो नि जहाँ तै किनेर भएन नि बाबु ल बाबालाई थाहा नै रहेनछ मैले एसएलसी दिँदा सबैको मुखमा केवल मल लाइन सोकमा रहेको फेसबुक कम्प्युटरको चर्चा थियो फेरि हाम्रा साथीहरू सबैले त्यहीँबाट ल्यापटप कम्प्युटर किनेर ल्याएका छन् अब भन्नुहोस् त बाबा त्योभन्दा राम्रो विश्वासिलो ठाउँ अरू हुन सक्छ र हजुर हामी कहाँ सम्पूर्ण ब्रान्डका ब्रान्डेड कम्प्युटर ल्यापटप डेस्कटप एवं सम्पूर्ण ओरिजिनल सामानहरू खरिद बिक्री तथा मर्मत गरिन्छ थप जानकारीको लागि Facebook computer suppliers lines KL mall phone शून्य छपन्न पाँच बहत्तर चार सय उन्नाइस पाँच सत्तरी शून्य शून्य नौ सरसफाई पूर्ण सरसफाई हाँचरोमन गीतले भने झैँ चितवन जिल्लामा त पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ नि यो पूर्ण सरसफाइ अभियान भनेको के हो र ल सुन सर्पीको प्रयोग र सरसफाई खाना खानु अघि दिशा धोएपछि र खाना तयार गर्नु अगाडि साबुन पानीले हात धुने सुरक्षित पानी पिउने सफा र साझी खाना खाने यस्तै घरबाट निस्केको ठोस र तरल फोहोरहरूको व्यवस्था गर्ने आदि कुराहरू नै पूर्ण सरसफाई अन्तर्गत पर्दछन् सरसफाई अभियानका मुख्य क्षेत्रहरू के के हुन थाहा छ किन थाहा नहुनु ल सुन विद्यालयको सरसफाई ग्रामीण समुदायको पूर्ण सरसफाई सहरी समुदायको पूर्ण सरसफाई यस्तै गरी कार्यालयहरूमा खानेपानी र सरसफाई पर्दछन् बुझ्यौ पूर्ण सरसफाई चितवनको विकास इज्जत एवं प्रतिष्ठा हो यो अरूले गरिदिने काम होइन आफैले गर्नुपर्ने काम हो पूर्ण सरसफाई युक्त चितवन हाम्रो अभियान हाम्रो प्रतिबद्धता जनहितका लागि जिल्ला खाने